भारी पहिरोले दार्चुलामा उनातिस घरमा पूर्ण क्षति पच्चिस घर जोखिममा रहेको विवरण महाकाली नदीमा पानीको बहाव घटेसँगै बाढीबाट विस्थापितहरू घर फर्किए भारतको हल्द्वानीमा अलपत्र परेकी एक नेपाली चेलीको भारतीय प्रहरीको सहयोगमा उद्धार भारत जान लागेका तीन किशोरको पनि झुलाघाट नाकाबाट उद्धार कैलालीमा अनुमति नलिकनै एक गैर सरकारी संस्थाले सर्वसाधारणको रगतको नमुना संकलन गरिरहेको खुलासा जिल्ला अस्पताल डोटीमा स्वास्थ्य कर्मीको पदपूर्ति नहुँदा बिरामीहरूलाई समस्या र धनगढी उपमहानगरपालिकालाई शौचालय बनाउनका लागि आफ्नै नगरमा जग्गा पाउन सकेन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु अविरल वर्षासँगै दार्चुलामा बाढ़ी पहिरोले गरेको क्षतिको प्रहरीले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अपी नगरपालिका मालिकार्जुन सर्मोली भगवती उकु खरकडा हुनैनाथ डाँडाकोट लगायतका गाविसमा संकलन गरिएको हो पहिरोमा पुगिएर दुईजनाको ज्यान गइसकेको छ भने एकजना अझै बेपत्ता रहेका छन् मालिकार्जुन आठमा घरमा पुरिएर पच्चीस वर्षीय बसन्ती धामी र सर्मोली दुईका सत्तरी वर्षीय चन्द्रदेव पन्तको ज्यान गइसकेको छ भने अपी नगरपालिका सत्र धापकी भागरथी महर अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ बाढ़ी पहिरोले जिल्लाभरि उन्तिस घर पूर्ण रूपले क्षति भएका छन् यस्तै पच्चीस घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायक उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभएको छ पूर्ण क्षति भएका परिवार तथा जोखिममा रहेका विस्थापित परिवार आफन्तको घरमा गएर बसिरहेका छनृ महाकाली नदीमा पानीको बहाव घटेसँगै बाढ़ीबाट विस्थापित भएका कञ्चनपुरको दोधारा चाँदनीका पन्ध्र परिवार आफ्नो घर फर्किएका छन् महाकाली नदीको पानी घरभित्र पसेपछि दुई दिन पहिले विस्थापित भएका दोधरा चाँदनी नगरपालिकाको टोल बैती फाटा र कुतिया कबरका पन्ध्र परिवार पानी घटेसँगै आफ्नो घर फर्किएका हुन् विस्थापित भएर गाउँमै रहेका आफन्तको घरमा आश्रय लिएर बसेका बाढ़ी पीड़ितहरू हिजो आफ्नो घर फर्किएको स्थानीय गगन खत्रीले जानकारी दिनुभएको छ भारतको हल्द्वानीमा अलपत्र परेकी एक नेपाली चेलीको भारतीय प्रहरीको सहयोगमा माइती नेपाल कञ्चनपुरले उद्धार गरेको छ भारतीय शहर बागेश्वरमा आफन्तसँगै बस्दै आएकी कैलालीको अत्तरियाकी सत्र वर्षीय महिलाको भारतीय प्रहरी र मानव बेचबिखन विरूद्ध कार्य गर्ने संस्था चाइल्ड हेल्पलाइनको सहयोगमा माइती नेपालले उद्धार गरेको हो पाँच महिना अघि भागेर विवाह गरी भारतको बागेश्वर काम गर्दै आएका श्रीमान र ससुरासँगै भारत गएकी महिला श्रीमानसँग सामान्य मनमुटा भई घर जान्छु भन्दै घर परिवारलाई जानकारी नै नदी आएको र भारतको हल्द्वानीमा अलपत्र परेको माइती नेपाल समस्यती महिलाले बताएकी छिन् उद्धार गरिएकी महिलालाई माइती नेपालको आवधि गृहमा राखिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ बैतडीको झुलाघाट नाकाबाट प्रहरीले तीन किशोरको उद्धार गरेको छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षकका मोहन प्रसाद पोखरेलका अनुसार जिल्लाको मल्लाधेही आठका सोह्र वर्षीय वीरेन्द्र धामी सोही ठाउँकै सोह्र वर्षकै विनोद धामी र कोटिलाका सोह्र वर्षीय वीरेन्द्र जोशीलाई उद्धार गरिएको हो छोराहरू हराएको भन्दै असार सत्र गति जिल्ला प्रहरी कार्यालयमा उनीहरूका अभिभावकहरूले दिएको निवेदनका आधारमा आइतबार बिहान सीमा प्रहरी चौकी झुलाघाटबाट खटिएको प्रहरी टोलीले सीमा पुलबाट उद्धार गरेको हो प्रहरी नायब उपरीक्षक पोखरेलले उनीहरू कामका लागि भन्दै भागेर भारत जान लागेको बताएका छन् उनीहरू स्थानीय विद्यालयमा कक्षा दशमा अध्ययनरत रहेको बताइएको छ पछिल्लो समयमा बालबालिकाहरू कामका लागि भन्दै विद्यालय छोडेर भारततिर जाने क्रम बढ़ेको देखिएको छ कैलालीको मसुरियाका विभिन्न गाविस र नगरपालिकाहरूमा एक गैर सरकारी संस्थाले अनुमति बिना हेल्प हेपाटाइटिस बीको परीक्षण गर्ने नाममा सर्वसाधारणको रगतको नमूना संकलन गरेको खुल्न आएको छ कर्णाली सोसाइटी हेल्थ फाउन्डेशन नामक संस्थाले शनिबार मसुरियामा रगतको नमूना संकलनको क्रममा यस्तो तथ्य खुलेको हो सो संस्थाले एक सय पचास रूपियाँ लिएर मसुरिया सात स्थित शिवालिक निम्न माध्यमिक विद्यालयमा सामान्य पर्चामा नाम लेखेर रगतको नमूना संकलन गर्न थालेपछि स्थानीयहरूलाई शंका लागेर संस्थाबाट अनुमति पत्र माग गरेपछि अवैध रूपमा काम गरेको खुलासा भएको हो यसरी अनुमति बिना नै पैसा लिएर रगतको नमूना संकलन गर्नु जनताको स्वास्थ्यमाथि व्यापार गर्ने काम भएको सूचनाको हक सञ्जाल मसुरियाका संयोजक पवन कुमार बोकटीले बताउनु भएको छ कर्णाली नदी सहित आसपासका भंगाला र कर्णालीमा मिसिने मोहना नदीमा पहिलो पटक डल्फिन गणना गरिँदैछ राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी र नेपाल जैविक विविधता अनुसन्धान समाजले संयुक्त रूपमा असार अन्तिम साता कर्णाली नदी र मोहनाको सहायक नदीहरू पथरैया काँडा र कन्द्रका पन्ध्रवटा पोइन्ट उपकेन्द्रमा एकै समयमा गणना गर्न लागेको हो मान्छे पछिको बुद्धिमानी प्राणी डल्फिन संरक्षित सूचीमा छ भने साइटिसको सूची अनुसूचीमा एकमा रहेको छ आइयुसीएनले यसलाई रातो किताबको सूचीमा राखेको छ त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर मुकेश कुमार चालिस सहित प्राणी शास्त्रीहरू सुनिल खतिवड़ा अनुज घिमिरे खटिनेछन् भने स्थानीय स्तरमा डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ र विजयराज श्रेष्ठ सहित पन्ध्रवटा डल्फिन पाइने उपकेन्द्रका जानकार पनि सहभागी हुनेछन् डडेलधुराका विभिन्न तीन स्थानमा थप तीनवटा स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएका छन् नागरिकको स्वास्थ्य समस्यालाई ख्याल गर्दै बेलापुर गाविस अमरगढ़ी नगरपालिकाको वडा नम्बर चार र परशुराम नगरपालिकामा स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएको जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ बेलापुरमा सामुदायिक स्वास्थ्य इकाई बेलापुर अमरगिरी नगरपालिकाको वडा नम्बर चारमा शहरी स्वास्थ्य केन्द्र भलिया र परशुराम नगरपालिकामा शहरी स्वास्थ्य केन्द्र कटाल सञ्चालनमा आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भोजराज भट्टले जानकारी दिनुभएको छ भर्खरै प्राप्त खबर अनुसार महाकाली पुलमा चौबिस घण्टाका लागि भारतीय पक्षले आवत जावत बन्द गराएको छ पुल मर्मत गर्नुपर्ने भन्दै हिजो बेलुका सात बजेदेखि आज बेलुका सात बजेसम्मका लागि आवत जावत बन्द गराइएको हो पुल बन्द गरिएको विषयमा भारतीय पक्षले पठाएको पत्र हिजो बेलुका प्राप्त भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिनुभएको छ पत्रमा पुल मर्मत गर्नुपर्ने भन्दै चौबिस घण्टाका लागि आवागमन बन्द गर्ने उल्लेख गरिएको उहाँले बताउनु छ तर भारतले पठाएको पत्रमा सवारी आवागमनमा मात्रै बन्द हो कि मानिसको आवत जावत पनि बन्द हो भन्ने कुरा नखुलाइएको प्रमुख जिल्लाधिकारी खनालले बताउनु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ जिल्ला अस्पताल डोटीमा चार वर्षदेखि मेडिकल सुपरिन्टेण्डेन्टको पद रिक्त हुँदा बिरामीहरूलाई समस्या भएको छ झण्डै चार वर्ष पहिले दुई हजार उनासत्तरी असोजदेखि जिल्ला अस्पताल डोटीमा मेडिकल सुपरिन्टेण्डेन्टको पद रिक्त भएपछि बिरामीहरूलाई समस्या भएको हो मेडिकल सुपरिन्टेण्डेन्टको पद रिक्त भएपछि अहिले जिल्ला अस्पताल डोटीमा एकातिर निमित्तले काम गरिरहनु भएको छ भने अर्कातिर दरबन्दी अनुसारको दक्ष जनशक्ति नहुँदा गुणस्तरीय सेवा पाउनबाट सेवाग्राहीले वञ्चित हुनु परेको छ धनगढ़ी उपमहानगरपालिकाले सार्वजनिक शौचालय बनाउनका लागि आफ्नै नगरमा जग्गा पाउन सकेको छैन धनगढ़ी बजारमा सार्वजनिक शौचालयको अभावलाई मध्यनजर गरी दसवटा शौचालय थप गर्ने लक्ष्य राखेको सो कार्यालयले जग्गा नपाएपछि एकवटा समेत थप गर्न नसकेको हो मुख्य बजार क्षेत्रमा जग्गा नपाइने सार्वजनिक शौचालय थप्ने योजना योजनामै सीमित भएको जनाइएको छ बजार क्षेत्रमा बिक्रीका लागि निजी तथा सार्वजनिक जग्गा नभेटिएकाले सार्वजनिक शौचालय थप्ने योजना पूरा हुन नसकेको सामुदायिक विकास शाखा अधिकृत टंक विष्टले बताउनु भएको छ उहाँले बजार क्षेत्रमा खरिद गर्ने जग्गा नभेटिँदा गत वर्ष शौचालय निर्माणका लागि छुट्याइएको बजेट समेत फिर्ता गएको जानकारी दिनुभएको छ टोलो आबादी रहेको धनगढ़ी बजारमा जम्मा चारवटा सार्वजनिक शौचालय रहेका छन् धनगढ़ी नगरपालिकाको आफ्नै हाताभित्र सहित जिल्ला प्रशासन कार्यालय अगाडि बस पार्क क्षेत्र र चौराहामा सार्वजनिक शौचालय रहेको छ तर चारवटा सार्वजनिक शौचालय पर्याप्त नरहेकाले विभिन्न ठाउँबाट आउने आगन्तुकहरूले समस्या भोग्दै आएका छन् केही दिनदेखिको वर्षाले अवरुद्ध रहेको महाकाली लोकमार्गको गोकुलेश्वर खलंगा सड़क खण्ड अझै सञ्चालनमा आउन सकेको छैन सड़क डिभिजन कार्यालय बैतडी र महाकाली नदी नियन्त्रण आयोजनाको जेसीबी तथा यसका भेटरको प्रयोगपछि सड़क आजसम्म खुल्ने सम्भावना बढ़ेको छ महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वरदेखि खलंगासम्म बहत्तर किलोमिटर लम्बाई सड़क छ जसमा दश स्थान बढ़ी ठाउँमा सड़क पूर्ण रूपमा अवरुद्ध भएको निमित्त प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनु भएको छ जिल्ला प्रशासन कार्यालय कैलालीमा स्थापना गरिएको वर्षा र नदीको जल सतह मापन बारेको सूचना दिने डिस्प्ले बोर्ड पुनः सञ्चालनमा ल्याइएको छ मनसुनी वर्षा सक्रिय भएसँगै यो बोर्ड सञ्चालनमा ल्याइएको प्रशासकीय अधिकृत नेत्र पौडेलले बताउनु भएको छ जिल्ला प्रशासन कार्यालयमा आपतकालीन कार्य सञ्चालन केन्द्र अन्तर्गत गत वर्ष स्थापना गरिएको यो डिस्प्ले बोर्डले बर्दिया र कैलालीको सीमा नदी कर्णालीमा पानीको सतह कुन समयमा के कति पुगेको छ भनेर देखाउने गर्दछ रेडियो युनिटीले सुदूरपश्चिममा आफूलाई पहिलो स्थानमा उभ्याउन सफल भएको छ इन्टरनेटको इन्टरनेटमा को अगाडि भन्ने मापन गर्ने इलेक्जा र्याङ्किङ अनुसार यहाँका रेडियोहरूका वेबसाइटमा युनिटी सबैभन्दा अग्र स्थानमा देखिएको हो एफएम ब्याण्डको बयानब्बे दशमलव दुई मेगा हर्जमा गएको चैत्र तेह्र गतेदेखि प्रसारणमा आएर चैत्र महिनादेखि नै radio unity dot com dot NB मार्फत अनलाइन सेवा सञ्चालनमा ल्याएको रेडियोले एलेक्जा डट कममा ग्लोबल अर्थात विश्वभरिको ऱ्याङ्किङमा आफूलाई अगाडि उभ्याउँदै नेपाल ऱ्याङ्किङमा आएको छ तर सुदूरपश्चिमका अन्य कुनै पनि रेडियोका वेबसाइटहरू नेपाल ऱ्याङ्किङमा प्रवेश गरिसकेका छैनन् विश्वभरिका विभिन्न वेबसाइटहरू कतिौं स्थानमा छ भन्ने मापन गर्ने एलेक्जाको नतिजा अनुसार रेडियो युनिटी नेपालबाट चल्ने वेबसाइटहरू मध्येमा आज पाँच हजार नौ सय छप्पन्न स्थानमा रहेको छ तर सुदूरपश्चिमका अन्य रेडियोहरू ग्लोबल र्याङ्कमै रहेका छन् निश्चित ग्लोबल र्याङ्क पुगेपछि एलेक्जाले सम्बन्धित देशको र्याङ्किङ पनि देखाउने गर्दछ radio unity dot com dot एनबीमा नयाँ नयाँ समाचार तथा अन्य पठनयोग्य सामग्रीहरू प्रकाशन हुने गरेका छन् भने रेडियोका हरेक समाचार बुलेटिन र केही साप्ताहिक रेडियो कार्यक्रमहरू समेत अनलाइनमा राखिने हुँदा चाहेको बेला सजिलै सुन्न सकिन्छ शिक्षा ऐनको आठौं संशोधनले कम्पनी ऐन अनुसार निजी स्कूल खोल्न रोक लगाएको छ गुठी र ट्रस्टका रूपमा स्कूल खोल्न सकिने प्रावधान भए पनि कम्पनीमा रूपमा भने नपाइने व्यवस्था संशोधित ऐनमा रहेको छ नाफा कमाउने उद्देश्यले निजी स्कूल खुल्ने क्रममा रोकियोस् भनेर यस्तो व्यवस्था गरिएको हो शिक्षा जस्तो संवेदनशील विषय सामुदायिक र सामूहिक स्वामित्वमा रहोस् भन्ने हामीले चाहेका छौं शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले भन्नुभयो त्यसैले निजी कम्पनी होइन ट्रस्ट मार्फत मात्र स्कूल खोल्नमा यो ऐन जोड़ दिएको छ शिक्षाविदहरू भने हाल सञ्चालनमा रहेका निजी स्कूलको हालीमुहाली कायम गराउन ऐनमा यस्तो व्यवस्था घुसाइएको बताउने गरेका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ महाकाली लोकमार्ग बाहेक अन्य मुख्य राजमार्गहरू सबै सञ्चालनमा रहेको पनि जनाएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो पनि देशभर मौसम बदलीको स्थिति रहनेछ